नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गलो कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा सामुदायिक radio sky radio Gulmi Ruru FM Siringa नयाँ एफएम सन्धिखर्क सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक radio Pushpanjali Wami Taksar Kaligandaki FM Syangja Suryodaya FM Arghakhanchi radio republic Butwal र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै यस ओजेलका खबरका युनिटका रूपमा रहेका एक दर्जनभन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा ओजेलका खबर क्लिक गरेर सुन्न सक सकिन्छ समग्रमा उजेलका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो जसमा अनियमितता भ्रष्टाचार समाजका विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति अनि हाम्रो मौलिक संस्कृति हाम्रा प्रधान विषयहरू हुन् हाम्रो यही यात्राको आज हामी एक सय तिरासी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मी हर्मिचौरकी साठी वर्षीय वृद्धलाई चालिस वर्षीय पुरुषद्वारा बलात्कार गरी हत्या गरेको खुलासा अनि नियमित स्तम्भ जीवनको गोरेटोमा नाठासँग रङ्गेहात पक्राउ परेपछि घर निकला भएकी एक महिलाको बिचल्लीको कथा सुनाउनेछौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सुनौ सहयोग सम्बन्धी खबर हेलो नमस्कार हजुर सर नमस्कार श्रोतालाई आफ्नो परिचय सुनाइदिनुहोस् न म चम्फबहादुर कार्की गुल्मी घमेरो मेरो घर म हजुरको ओजेल खबर मार्फत मैले त्यो टुल्के सुनारलाई रकम उठाएको माध्यममा उहाँहरूको नाम गर्न चाहन्छु कहाँबाट नि अहिले म साउदी अरबबाट साउदी अरब तमाम र रियादबाट सहयोगदाताको नाम अहिले पाउन टुल्के सुनारलाई जो सहयोग गर्ने हुनुहुन्छ नि हजुर सर गुल्मी घमेर गाविसका ज्ञानबहादुर छेत्रीको नेतृत्वमा ज्ञानबहादुर छेत्रीबाट साउदी रियाल पचास एमबहादुर खड्का बाँसकोला रु पचास चिन्तामणी लम्साला अर्थिङ रु पचास शिवलाल घिमिरे घर, घमिर रु पचास दिपक विक लेखा वार्ड नम्बर नौ रु पचास कृष्णबहादुर सुनार अमरपुर रु पचास कृष्ण नेपाली घमिर कोट रु पचास कृष्णबहादुर मगर ठाडुङ्गा रु पचास दुर्गाबहादुर मगर ठाडुङ्गा रु पचास साउतिरियाहरू सबै रोका रोकामगर पेट डाँडा रु पचास रामबहादुर दर्जी पछिबले रु पचास यो सम्पूर्ण यो रियादका साथीबाट उठाएको रकम हो र यसै गरी फेरि दुर्स रकम छ चम्फाबहादुर कार्की घमिर रु सौ छविलाल लम्साल अर्चेङ रु पचास एमबहादुर कार्की भानु पोखरा रु पचास तेजबहादुर बहादुर ख्वास माग्दी रु पचास टोमबहादुर ख्वास रु पचास माग्दी ईश्वरी परियार तिर्जुवट रु पचास रुद्रबहादुर अर्याल भार राख्ने रु पचास कृष्णबहादुर किरण राई दार्जिलिङ इन्डियाबाट हो यो दार्जिलिङ रु पच्चिस अमित बहादुर थापा रु पचास र खेम्लामा लमजुङबाट रु बिस गरेर यसै गरी सत्र सय पचास उठेको छ यहाँको साउथ इन्डियन र नेपाली तिस हजारबाट माथि हुन्छ सर कुल कति उठ्यो टुल्के सुनारका लागि यो साउदीबाट हामीहरूको यो ठाउँ ठाउँबाट उठाएको हुनाले हाम्रो पाँच छ ठाउँमा उठाएका छौँ र एकै ठाउँमा कलेक्सन गर्ने क्रम छ यो छन्दबहादुर कार्कीका कार्कीका जाने ब्याङ्क खातामा यहाँ कलेक्सन गरिराखेका छौँ र हाम्रो अन्दाजी रकम एक लाखको हाराहारीमा उठ्ने क्रम छ र यो रकम उठ्दैछ अझै पनि सर सहयोगको लागि धेरै धेरै धन्यवाद है टुल्गे सुनारको उपचार हुँदैछ तर आज यसै ओजेलका खबर मार्फत म के दुःखद खबर सुनाउन चाहन्छु भने गुल्मी हस्तिचोर तिन कि बसन्ती कुँवरलाई जुन बचाउन करिब सात लाख भन्दा पनि बढी उठ्यो तर उहाँ बाँच्न सक्नु भइन्छ मलाई दुःखद खबर यसै कृषिबाट सुनाउनु पर्दा म दुखी छु किनभने उहाँलाई अब त बचाइयो भन्ने लागेको थियो गाडीमै निधन भयो भन्ने यो दुःखद खबर सुनाउनु परेको छ बसन्ती कुँवरलाई जो जसले सहयोग गर्नुभयो उहाँहरूप्रति त्यो परिवार र उजेलका खबर परिवार पनि आभार प्रकट गर्दछ उहाँ बाँच्न नसक्नु भएको कुरा म यसै मार्फत जानकारी गराउँछु हस्त धन्यवाद सर धन्यवाद हेलो नमस्कार नमस्कार आफ्नो परिचय मेरो परिचय खिमानन्द खरेल मेरो घर भुवामी गाविस अन्तर्गत वडा नम्बर सात ठुला हार्का र हाल सिङ्गापुरबाट तपाईँले बेलिकला गौतमलाई सहयोग सङ्कलन गर्दैछु भन्दै हुनुहुन्थ्यो नेपाली विश्व सम्पर्क मञ्च अन्तर्गत हजुर हजुर मैले रकम केही सङ्कलन गरेको थिएँ र केही रकम मैले पहिला पनि पठाइसकेँ र अहिले मसँग केही रकम फेरि सङ्कलन भएको छ पहिला कति पठाउनु भयो अरे पहिला मैले एक लाख सत्र हजार चार सय नौ रुपियाँ पठाएको छ अहिले अहिलेको चाहिँ टोटल पच्चिस हजार बाइस रुपियाँ टोटल पठाउँदैछु फेरि सहयोगदाताको नाम सुनाइदिनुहोस् न हजुर ल सुमन खराल आमचौर गाविस इन्द्रगौडा खरबाङबाट चार हजार दस हजुर विश्व प्रकाश गिरी बजाङ जिल्लाबाट आठ हजार बिस करिना भण्डारी रूपन्देही बुटौलबाट चार हजार दस आन्जिव लामा काठमाडौँ स्वयम्भूबाट नौ सय बैसठी सुदीप बानिया गोर्खा मनकामना नगरपालिकाबाट चाहिँ चार हजार दस र राधिका खराल वामी गाविस वडा नम्बर तिनमा जन्म भई आमचोर बिहा भएको र उहाँ चाहिँ बुटोलमा बसाइसराई गर्नुभएको छ हाल सिङ्गापुरमा हुनुहुन्छ उहाँहरू सबैजना उहाँबाट दस गरेर टोटल पच्चिस हजार बाइस यहाँबाट मैले चाहिँ पठाएको छु सर ज्ञानबहादुर थापाको नाममा हाम्रो वामी विश्व सम्पर्क मञ्चको सचिव पनि हुनुहुन्छ उहाँ नाममा सहयोगका लागि धेरै धेरै धन्यवाद छ अनि धेरैजना श्रोताले देश विदेशबाट बेलिकला गौतमको जुन संयुक्त खाता छ नि हजुर त्यो खाता नम्बर सुनाइदिन सक्नुहुन्छ उहाँले धेरै जिज्ञासा राख्नु भएको छ ज्ञानहरी भक्तिरामको नाममा खाता नम्बर छ ग्लोबल आइएमई ब्याङ्क वामी शाखा गुल्मीबाट खाता नम्बर छ सात सय बिस सात सय एक जिरो जिरो जिरो पचहत्तर छ्यानब्बे पुनः एकपटक हजुर सात दुई जिरो सात जिरो एक जिरो जिरो जिरो सात सात पाँच नौ छ ग्लोबल आइएमए ब्याङ्क वामी शाखा गुल्मी हस् धेरै धेरै धन्यवाद जानकारीका लागि अन्य धेरैजना श्रोताले सोध्नु भएको थियो त्यही नम्बर यसबाट टिपेर उहाँको खातामा राखिदिनु हुन अनुरोध गर्दै अहिले छुट्टिन चाहन्छौँ हस् त ल हस् त ल हजुरलाई पनि धन्यवाद हस् अब सुनौ साठी वर्षे वृद्धलाई बलात्कार पछि हत्या गरेको खुलासा सम्बन्धी यो रिपोर्ट हर्मिचोर वार्ड नम्बर तिन अन्तर्गत तल्ला पोखरा भन्ने ठाउँमा सापकोटा परिवारमा अहिले कोलाल मचिरहेको छ किनकि एउटी लाटी महिला बोल्न नसक्ने अशक्त लाटी महिलाको व्यवस्था हत्या भएको छ त्यो ठाउँमा उनी कहिले पनि बोल्न सक्थेनन् इसाराले मात्रै बोल्ने गर्दथिन् उहाँ हुनुहुन्थ्यो गुल्मीको हर्मिचौर चारका बासिन्दा चतुर्भुज पाण्डे सो गाविसमा एउटी जन्मजात बोल्न नसक्ने साठी वर्षीय वृद्धलाई साउन बाइस गते बिहान एक नरपिचास पुरुषले बलात्कार पछि हत्या गरेपछि उक्त गाउँमा यति बेला कोलाहाल मचिएको कुरा सुनाउँदै साउन बाइस गते बिहान करिब नौ बजेको समयमा हर्मिचौर गाविस ओडा नम्बर तिन तल्ला पोखरा निवासी साठी वर्षीय वृद्ध देवरूपा सापकोटालाई एक पुरुषले बलात्कारपछि हत्या गरेको प्रहरीले पुष्टि गरेको छ गुल्मीकै ठुलुलुम्पेक गाविस ओडा नम्बर एक पुर्ख्यौली घर भई अर्बेनी दुईमा अस्थायी बसोबास गर्दै आएका चालिस वर्षीय देवबहादुर थापाले ती साठी वर्षीय वृद्धलाई बलात्कारपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टि गरेको हो घटनाको पुष्ट्याई गर्दै गुल्मीका जिल्ला प्रहरी प्रमुख प्रमुख डिएसपी राजकुमार लम्साल धन्यवाद प्रेमजी यही साउनको बाइस गते भनेपछि एकहत्तर चार महिना बाइस गते हामीलाई के खबर आयो भने एकजना महिला यो हर्मिचौर गाविस वडा नम्बर तिन बस्ने वर्ष साठी कि देउरूपा सापकोटा आफ्नै घरमा मृत अवस्थामा छिन् भन्ने हामीलाई इन्फर्मेसन आयो घटना रहेछ बिहानीको टाइमको बाइस गते बिहानको टाइमको आठ नौ बजे दस बजेको टाइमको करिब तर हामीलाई खबर कति बेला आयो भने बेलुकी नौ सवा नौ बजे राति खबर आयो तत्काल मैले अब मान्छे मृत अवस्थामा छ भनेपछि अलिकति के हो कसो हो भन्ने हुने नै भयो तत्काल मैले पूर्तिघाट चौकीबाट घटनास्थल सुरक्षाको लागि मैले प्रहरी सहायक निरीक्षकको कमान्डमा पाँचजनाको टोली खटाएँ त्यो टोली लगभग चार पाँच घन्टा हिँडेर त्यस ठाउँमा पुगी घटनास्थल सेक्युरिटी गर्यो र भोलिपल्ट बिहान मैले यहाँबाट जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा एउटा टोली र इलाका प्रहरी कार्यालय ऋणीबाट प्रहरी निरीक्षकै कमान्डमा दुईटा इन्सपेक्टर साहबको कमान्डमा टोली खटाए सोको सहितको टोली मुचुल्का र अन्य अनुसन्धान कार्यको लागि त्यो टोली पुग्यो अनुसन्धान गर्यो घटनास्थल हेर्यो हेर्दाखेरि देउरूपा सापकोटालाई टाउकोमा कोदालोले प्रहार गरेको खत देखियो घाउ देखियो र नजिकै एउटा घटनास्थलमा कोदालो पनि देखिया थियो कोदालो देखिएपछि हामीले त्यसमा पनि रगत लागेको भएर त्यसलाई पनि उठायौँ र निजलाई टाउकोमा प्रहार भएर मृत्यु भएको भन्ने हामीले प्रारम्भिक अनुमान गरेर लासलाई पोस्टमार्टम पोस्टमार्टमको लागि हामीले स्याङ्जाको वालिङ भन्ने ठाउँ हामीले पठायौँ पोस्टमार्टमको लागि घटनास्थल मुचुलका समेत अन्य अनुसन्धानको काम सकेर र त्यो सकिसकेपछि मलाई एक किसिमको टेन्सन भयो जस्तै अब मान्छे चोट लागेछ प्रहार गरेर मर्या छ कोदालोमा रगत छ कसले होला के होला भन्ने जिज्ञासा भयो घटनास्थल बुझ्ने काम भयो अन्य छेउछाउका सम्पूर्ण कुराहरू अथवा उसको श्रीमानको व्यक्तिगत मतलब उनका व्यवहारहरू अथवा उनका पहिलेका क्रियाकलापहरू अनि गाउँ गाउँ घर घर छेउछाउमा कोही त्यस्ता किसिमको अपराधिक क्रियाकलाप गर्ने मान्छे छ कि भन्ने कुराहरू बुझ्दै जाँदाखेरि त्यसपछि तपाईँको घटनास्थलको सम्पूर्ण कामहरू सकेर पोस्टमार्टमको लागि लास पठाइसकेपछि हाम्रो टोली गहन अनुसन्धानमा जुट्यो र राति सो टोली फर्क्यो र मैले तत्कालै उहाँहरूसँग सरसल्लाह गरेँ र गाउँलेहरू र त्यहाँका भद्रफल आदमीहरूसँग सरसल्लाह गर्दा एउटा देवबहादुर थापा भन्ने निजको घर चाहिँ ठुलो लुम्पेको वडा नम्बर एकमा घर भएको देवबहादुर थापा वर्ष चालिसको यो मान्छे मान्छे चाहिँ त्यो एरियामा अलिकति शङ्कास्पद भन्ने देखियो निजको क्रियाकलाप पहिला महिलाहरू एकान्तमा देख्नै नहुने कसैको घरमा केही चिज देख्यो भने लुटिहाल्ने कुखुरा लगायतका सरसामान अन्य सामानहरू चामल धान पनि कहिले काहीँ लुटिहाल्ने र महिलाहरूलाई एकान्तमा देख्न नहुने खेदिहाल्ने त्यस्तो टाइपको अपराधिक मनोवृत्तिको मान्छे त्यो एरियामा देखिए थियो बिहानीको टाइममा भन्ने कुरा आयो देवबहादुर थापा बिहानको टाइममा त्यो एरियातिर देखिएको भन्ने कुरा मैले थाहा पाइसकेपछि अलिकति त्यसमाथि शङ्का लागेर स्थानीय गाउँका गाउँलेहरूसँग सोधपुछ गरे उहाँहरूसँग टेलिफोनमा सम्पर्क गरे सम्पर्क गरेपछि अलिकति यो मान्छे शङ्कास्पद देखियो शङ्कास्पद देखिसकेपछि यसको पछाडि मान्छे लगायौँ मैले प्रहरी चौकी पूर्तिघातको टोली र यस जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिडीबाट गएको छुट्टै अर्को सादा पोसाकको टोली मैले लगाएँ त्यो टोलीलाई स्थानीय समाजसेवी भद्रभलादमीहरूले पनि साथ दिनुभयो तत्पश्चात हामी बाइस गते यो घटना भयो तेइस गते बिहानैदेखि हामीले दुईटा टोलीलाई परिचालन गर्यौँ सादा पोसाकमा परिचालन गर्ने क्रममा हाम्रो फोकस चाहिँ देवबहादुर माथि नै पर्यो किनभने यिनी अलिक अपराधिक मनोवृत्तिका यिनी चाहिँ त्यो एरियामा अलिकति अपराधिक मनोवृत्ति भएका मान्छे हुन् भन्ने कुरा पत्ता लाग्यो त्यसपछि यिनलाई खोजियो खोज्दै जाने क्रममा हामीले तेइस गतेदेखि लगातार मेरो दुईटा टोलीले दिन रात नभनिकन पानी झरी नभनिकन कुन ठाउँमा हुन सक्छन् त भनेर कहिले अर्बेनी साइड कहिले पूर्तिघाट साइड कहिले ठुलो लुम्पेक साइड कहिले हर्मिचौर साइड पत्ता लगाउँदा लगाउँदा खोज्दा खोज्दा खोज्दै जाने क्रममा निजलाई पच्चिस गते ठुलो लुम्पेकको वडा नम्बर तिनमा यिनी लुकेर बसेको आफ्नो ज्वाइँको घरमा लुकेर बसेको अवस्थामा हामीले पक्राउ गऱ्यौँ र यिनीसँग प्रारम्भिक सोधपुछको क्रममा के आएको छ भने यिनीले ती देउरूपा सापकोटाको घरमा पसेछन् त्यति बेला मृतक उहाँ एक्लै हुनुहुन्थ्यो घरमा साठी उनासत्तरी वर्षको अब बुढो मान्छे एक्लै हुनुहुन्थ्यो तत्पश्चात यसले उहाँलाई जबरजस्ती अनुचित कार्य गर्न खोजेछ उसको भनाइअनुसार यी निज देवबहादुर थापाको प्रारम्भिक अनुसार हामीले प्रारम्भिक सोधपुछ गर्दा उहाँलाई अनुचित कार्य गर्न खोजेछ र अनुचित कार्य गर्न खोजेपछि उहाँले प्रतिकार गर्नुभएछ प्रतिकार गरिसकेपछि निजले मैले दुई भुवा खाने दुईचोटि हिर्काएपछि उहाँ ढल्नुभयो ढलेपछि मैले उहाँलाई जबरजस्ती करणी गरेँ जबरजस्ती करणी गरिसके पश्चात मलाई के मनमा आयो मैले दुई तिनचोटि त्यही कोदालोले तिनचोटि हिर्काएँ उहाँ ठहरे हुनुभयो त्यसपछि म भागेँ भन्ने कुरा निजले हामीलाई बयानमा प्रारम्भिक बयानमा भनेको निजले उक्त दिन बिहान ती वृद्धलाई कोदालाको पासोले प्रहार गरी हत्या गरेपछि साउन साउन तेइस गते निज थापाले अर्बेनी दुईको गलबेसी भन्ने स्थानमा एक विश्वकर्मा परिवारको घरबाट एक बोरा चामल र चारवटा कुखुराका भालेहरू चोरेको कुरा थाहा पाएपछि निजलाई पछ्याउँदै जाँदा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लम्सालले बताउनु भयो प्रतिभा देवबहादुर थापा कतिसम्म बदमास मान्छे रहेछ भने तपाईँको यो व्यक्तिले बाइस गते त्यहाँ मर्डर गरिसकेपछि तेइस गतेको बेलुकी अर्बेनी भन्ने ठाउँमा फेरि यिनले चारवटा कुखुरा र एक बोरा चामल चोरेर यिनी अर्को ठाउँतिर लागेछन् भागेछन् त्यो कुरा पनि हामीले बुझियो तत्पश्चात ठुलो लुम्पेकमा गएर यिनी ज्वाइँको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गर्न हामी सफल भयौँ र हामीलाई यो ठुलो उपलब्धि हो निजले पहिला गरेका अपराधहरूको बारेमा पनि हामी खोज्छौँ उक्त दिन बिहान ती महिलाका श्रीमान लक्ष्मीपति सापकोटा बेसीतिर जानु भएको थियो एक छोरा काठमाडौँमा मजदुरी गर्दै थिए भने छोरीको विवाह भइसकेको थियो एक्लै घरमा रहेकी बोल्न नसक्ने वृद्ध देउरूपालाई निजले सुरुमा आई चिया पकाउन लगाएको र पछि कानको फुली खोज्दै नाङ्गै पारेर बलात्कार गर्न खोज्दा उनी चिच्चाएपछि निजले नजिकै रहेको कोदालाको पासोले टाउकोमा तीन पटक प्रहार गरी मारेको स्वीकार गरेको चतुर्भुज पाण्डेले बताउनु भयो ठुलो लुम्पे गाविस अन्तर्गत निवासी देवबहादुर मगर पक्रिएका छन् कस्तो रक्ताम्य थियो कस्तो थियो अवस्था रक्ताम्य अवस्था थियो टाउकोमा चोटपटक लागेको थियो रङ्गी कोदालो नजिकै थियो कोदालोलाई हानेर मारेको भन्ने कुरा बुझिएको छ सापकोटा परिवारको दयनीय अवस्थाबारे फेरि उनै पाण्डे गाउँमा मकै कोदो गहुँ धान बेसाएर ल्याउने गर्दथे र लाटीलाई पाल्ने गर्दथे छोराले काठमाडौँमा होटलमा भाँडा बाँध्ने काम गर्दथ्यो उनको सानो खरले छाएको कटेरो मात्रै थियो उनको घर र घरबाट उनको आर्थिक अवस्था अति नै दयनीय थियो आफ्नो जग्गा जमिनबाट उनको एक महिनालाई पनि खान पुग्ने अवस्था थिएन मागेर गाउँमा माग्ने मागजाङ गर्ने यस्तै गर्नुहुन्थ्यो उहाँले सोही दिन बिहान करिब आठ बजेको समयमा उहाँका श्रीमान सदा झै बेसीतिर माग्न मजदुरी गर्न जानुभएको थियो उहाँले चार पाँचवटा मकैका घुवा आफ्ना भाइ बुहारीसँग श्रीमतीलाई पठाएको चतुर्भुज पाण्डेले बताउनुभयो उहाँले आफ्नो भाइका बुहारीहरूसित मकै र गाउँको पिठो मागेर भाइ बुहारीसित पठाउनु भएको रहेछ लाठीलाई यो बनाउनु भन भनेर त्यसपछि माथि जाँदाखेरि भाइ बुहारी जाँदाखेरि मृत अवस्थामा देखिसकेपछि मात्रै गाउँमा हल्ला मचिएको थियो निजले प्रहरीसँग पनि बलात्कार पछि हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख लम्साल बताउनुहुन्छ हो ऊ निजले एकदमै स्वीकार गरेछन् मैले यस्तो यस्तो अवस्थाले यसरी मारेको भनेर निजले स्वीकार गरेको छ समाजमा यस्ता नरपिचास पुरुषहरू पनि हुन्छन् एउटी बोल्न नसक्ने आमाको उमेरकी वृद्धलाई बलात्कार गर्ने निज थापाले स्याङ्जा लगायतका विभिन्न स्थानमा पनि अपराधिक क्रियाकलाप गरेको समेत बताइएको छ उनले विगतमा स्याङ्जामा पनि कुनै घटना घटाएर यिनी जेल परेका हुन् रे भन्ने कुरा मैले बुझेको छु स्थानीय गाउँलेहरूबाट त्यो कुरा चाहिँ हामीले स्याङ्जालाई पर्ने हुन्छ पत्रद्वारा सोध्नु पर्ने हुन्छ सम्पर्क गरेर पर्ने हुन्छ यस घटनाबाट यो कुरा बुझ्न जरुरी छ कि बोल्न नसक्ने सुस्त मनस्थितिका महिलाहरूलाई घरमा एक्लै छाड्नु हुँदैन समाजका यस्ता नरपिचासहरू हुन्छन् जसले साठी वर्षे वृद्धलाई पनि छाड्दैनन् निज थापाको घरमा श्रीमती दुई छोरा र तीन छोरी रहेको बताइएको छ मृतक वृद्धका उनासी वर्षे श्रीमान लक्ष्मीपति सापकोटाको घरमा यति बेला बिचल्ली भएको छ सापकोटासँग सदरमुकामसम्म आउने खर्च समेत नभएको बताइएको छ उहाँको उद्धारका लागि हर्मिचोर अर्बेनी पूर्तिघाट लगायतका छिमेकीहरूले सहयोग गर्न समेत अपिल भएको छ थापा जस्ता अपराधिक मानसिकता भएका व्यक्तिहरूले यो कुरा बुझाउ कि अपराध गर्ने व्यक्ति एक दिन न एक दिन प्रहरीबाट अवश्य समातिने छ एउटी वृद्धबाट राक्षसी आत्मा सन्तुष्टि गर्न चाहने थापालाई प्रहरीले अदालतमा पेश गर्दैछ जिल्ला प्रहरी कार्यालयको यो सफलताप्रति साधुवाद भन्न चाहन्छौ